नमस्कार तथा हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर एनसेमा तपाईँ सम्पूर्णलाई यति बेला प्राविधिक कक्षमा हुनुहुन्छ राज र आजको यो सोमबारको बसाईमा प्रोग्राम जस्ट फर एनसेमा हामी छौ म अनिता र अनि म सुजिता तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम जस्ट फर इन्जोय तपाईँ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभर एकैसाथ हामीलाई सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जे हरेक दिन आउने गर्दछ बिहान एघार बजेको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ र प्रोग्राम जस्ट फर इन्जेमा कहिले हामी समसामयिक विषय वस्तुमा रहेर कुराकानी गर्नेछौ भने कहिलेकाहीँ हामी श्रोताहरूको प्रतिभालाई लिने गर्दछौं र आजको यो सोमबारको अवसरमा हामी जस्ट रमाइलो कुराकानी गर्नेछौँ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ तपाईँ आउन सक्नुहुन्छ हामीले टेलिफोन लाइन दुईवटा खुला गरिसकेका छौं टेलिफोन नम्बर रहेको छ शून्य त्रिसठी तीन बत्तीस अनि अर्को नम्बर रहेको छ पाँच त्रिसठी तीन सय तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयमा र यति बेला भने प्रोग्राम जस्ट फर इन्जोयको सुरुवात गर्न चाहन्छौ निकै नै मिठो एउटा साङ्गीतिक आवाजबाट हाम्रो समय साँच्चै रमाइलो लोहर महिनाको आमै हाम्रो चोखो पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हाम्रो युगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो बर्खाको पानी खान्छे नानी बोकेको कम्मरमा भुलेको त्यो टोमीको पानी अझै पानी खान्छे नानी बोकेको कम्मरमा छैन त्यो मिठो पानी अझै उमेरमा साह्रै मिठो कुरो सम्झायो अब अहिले थरी थरीका हरि का कोला कोई पोता गयो धारा पोता गयो कौन तो बोतल को पानी न तो पूरा हाथ भीजने न तो पूरा तिरछे मेरी कोठे मेरी अब अहिले चिसो तो कोला कहाँ गयो धारा कोला है न पूरा आके बिगने हो हाँ, रहन पावे फिर का मेरी तो भाइन पूरा आज ही दिल में हम जाहिन वादल फिरता में पीने तक संसार डाँडा र काँडा हरियो बन चौराली पुजेर ढुङ्गाको धारा धारामा देउता देउताकै संसार डाँडा र हरियो बन अब त देउता पनि बेच्छन् वन जङ्गल पनि बेच्छन् फेरि देउराली पनि बेच्छन् यही कारणले मान्छेले मान्छेलाई पनि बेच्छन् गरे बेच्छन् मात्रै बेचिसके साइला बेचिसके हरे हरे धर्म कर्म गौरीमा राखी एउटा बेच्छन् पैसाको लागि पैसाको आफ्नो बिरानो सबै छोडी जानु पैसाकै लागि आफ्नो बिरालो सबै छोरी जानु सकेलो भन्ने हाम्रो समय हर महिनाको समय हाम्रो लुको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो निकै नै रमाइलो मेट्रो साङ्गीतिक आवाजप्रति पुनः स्वागत गर्न चाहन्छौ प्रोग्राम जस्ट फर कार्यक्रममा हामी जस्ट फर इन्जोय प्रोग्राममा छौ यति बेला सहकर्मी सुजिता अनि म अनिता र हाम्रो आवाज तपाईँको रेडियोसम्म श्रोता समक्ष पुर्याउन प्रविधि कक्षमा हुनुहुन्छ राजी र तपाईँ पनि यदि प्रोग्राम जस्ट फर इन्सुमा आएर रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौं फोन नम्बर रहेको छ शून्य छपन्न पाँच त्रिसठी तिन बत्तीस अनि अर्को नम्बर रहेको छ पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ जस्ट रमाइलो कुराकानी गर्न र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ त्यसैले ढिला नगरिकन आउनुहोस् आज त यो साउन महिनाको तेस्रो सोमबार होइन साउन महिनाको तेस्रो सोमबार तपाईँहरू के गर्दै हुनुहुन्छ कोही मन्दिरमा पूजा गर्दै हुनुहुन्छ त कोही मन्दिरबाट फर्काउँदै हुनुहोला त कोही आफ्नै घरमा पनि पूजा गरेर पार्दै हुनुहोला <laughs> जे हाम्रो श्रोताहरूले जे जे माग्नुहुन्छ त्यो सबै पुरा होस् हाम्रो कामना होइन त शुभकामना छ पक्कै पनि सुजिता साउनको सोमबार तिमीलाई कस्तो लाग्छ व्रत बस्नु ठिक हो आफ आफ्नो हो तर मलाई चाहिँ रमाइलो लाग्छ व्रत बस्न है रमाइलोको लागि बस्ने <laughs> रमाइलो हाम्रो साथीहरू कतिपय साथीहरू चाहिँ होइन आफूले मनले चिताएको राम्रो पति योग्य पति पाइयो पनि बस्नुहुन्छ <laughs> कतिपय विवाहित महिलाहरू चाहिँ आफ्नो श्रीमानको लामो आयु अनि आफ्नो घर परिवारको सुख समृद्धिका लागि बस्नुहुन्छ पक्कै पनि आफ्नो उद्देश्य चाहना अनुसार बस्ने गर्नुहुन्छ यति बेला भने हाम्रो राजले सङ्केत गर्दै हुनुहुन्छ छ उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ आवाज सानो आयो हाम्रो दाजी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट भण्डाराबाट ऋषि हो हजुर ऋषि अधिकारी हो के छ ऋषिजी भण्डारातिरको हालखबर अनि ऋषिजीको हालखबर के छ नि हाम्रो ऋषिजी व्रत बस्नु भएको छ नि है त्यही त नि हाम्रो ऋषिजीले अझसम्म मागेको पुगेन त्यही भएर फेरि व्रत बसेको भन्दै हुनुहुन्थ्यो यस तपाईँले जे माग्नु भएको त्यो पुगोस् है त <laughs> बिस्तारै पुग्छ नि त <laughs> के छ ऋषिजी हालखबर ऋषिजीको हालखबर के छ भनेको उहाँसँग हाम्रो कुराकानी हुन सकेन सम्बन्ध विच्छेद भयो बिचमा के भयो राजी राज्य हेर्दै हुनुहुन्छ के भयो भनेर बनाउँदै हुनुहुन्छ त्यहाँ <laughs> छौँ कार्यक्रम जस्ट फर इन्जोयमा कार्यक्रम जस्ट फर इन्जोय तपाईँ सुनिरहनु भएको छ यति बेला हामी छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ पनि प्रोग्राम जस्ट फर इन्जोयमा आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका यति बेला भने प्रविधिबाट राजले इसारा गरिरहनु भएको छ एउटा मिठो गीत सुन्ने बेला भएको छ भनेर गीतलाई जोडौँ पापी मन पापी मन जन्म जन्म को चाहन मन को आजा बोल दियो पापी मन पापी मन पापी मन पनिहरूमा सधैँ तिमीलाई सुटुक्कै मैले सताएको थिएँ हो चालै नदी मैले पकाएको थिएँ आज बोलिदियो पापी मन पापी मन पापी मन यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड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 चाँदीका गहना चाहिए गहना छ नि हरे कृष्ण हरे राम सुन चाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरिकृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award the Apache RTR 160cc. साथमा Star City 110CC, र स्कुटी पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइकको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre parlour सेवा फैंस आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy store हामी कहाँ पार्लर सम्बन्धी साया र को उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हल Thank you. स्वागत छ तपाईँलाई फेरि पनि कार्यक्रम जस्ट फर इन्जोयमा यो छोटो विश्राम पछि तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा अनि विश्वभर सुनिरहनु भएको छ W W W radio Arpan dot com dot NP मार्फत संसारभरि सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एन्जोय हरेक दिन आउने गर्दछ बिहान एघार बजेको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजेसम्म आउने गर्दछ र आजको यो सोमबारको बसाइमा भने हामी दुईजना उपस्थित भएका छौँ म अनिता र अनि म सुजिता तपाईँ पनि प्रोग्राम जस्ट फर एनसीमा आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ फोन नम्बर रहेको छ शून्य छपन्न पाँच त्रिसठी तीन बत्तीस अनि अर्को नम्बर रहेको छ शून्य छपन्न पाँच त्रिसठी तीन तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जयमा र जस्ट रमाइलो कुराकानी गर्न सक्नुहुन्छ यति बेला कहाँबाट कोही मित्र आउँदै हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ टाढीबाट सोनिया भट्टराई टाढीबाट सोनिया भट्टराई भन्नुभएको हजुर सोनियाजी के छ खबर के छ तपाईँको खबर भनेको मेरो खबर एकदम छ के गर्नुहुन्छ सोनिया अहिले कतिमा पढ्नुहुन्छ नि हजुर सोनियाजी कतिमा पढ्नुहुन्छ म अहिले पढ्नुहुन्छ है कस्तो छ पढाइ एकदम राम्रो छ राम्रो छ है आज सोमबार अनि पढाइ आज स्कुल छुट्टी छ हो हजुर आज किन स्कुल जानु भएन आज बिदा छ हाम्रो के को बिदा हो बर्खे बिदा के ए ए बिदा छ घरमै बसेर पढिरहनु भएको छ हजुर रेडियो अर्पण सुन्दै घरमै बसेर पढिरहनु भएको छ हजुर अनि खाना खानु भयो त हजुर खाना खानु भयो त एक ए अनि तपाईँ चाहिँ तपाईँ हजुर तपाईँले चाहिँ खानु भएको छैन पनि ए के छ सोनियाजी अरू हालखबर एकदम ठिक छ आराम हुनुहुन्छ आज व्रत बस्नु भएन आज ठिक छ के अरे आज एक थाके परेर व्रत बस्नु भएन सोनियाजी कार्यक्रम जस्ट फर इन्जोयमा आउनु भएको छ क कसलाई सम्झन चाहनुहुन्छ हजुर आज कार्यक्रममा क कसलाई सम्झिने सोनिया भट्टराईले तपाईँले को कोलाई सम्झनुहुन्छ भनेको के सोनियाजी सर्वप्रथम तपाईँलाई हजुर धन्यवाद अनि अघि फोन उठाउने को हो ए हाम्रो राजसर हुनुहुन्छ मुसु मुसु हाँसिरहनु भएको छ अगाडि बसेर हाम्रो राजजी हुनुहुन्छ कि हाम्रो टेक्निसियन राज हुनुहुन्छ हजुर अनि मेरो घर परिवार मेरो घर बुवा मम्मी अनि बहिनीहरू सम्पूर्णलाई है आफन्त छरछिमेकलाई हजुर सोनिया भट्टराई भनेर चिन्ने सम्पूर्णको लागि है हजुर सोनिया भट्टराई भनेर चिन्ने सम्पूर्णको लागि हुन्छ अहिले भने हामी छुट्टिन्छौँ सोनियाजी आगामी प्रोग्राममा आउँदै गर्नुहोला है नमस्कार नमस्कार सोनिया भट्टराई हुनुहुन्थ्यो टाढीबाट उहाँसँग पनि कुराकानी भयो तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ र तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा र यति बेला भने फेरि कोही मित्र आउनु भएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्नुभयो प्रसन्नाजी के छ हाल खबर ठिक छ सन्चै हुनुहुन्छ अनि प्रसन्नाजी आज सोमबार व्रत बस्नुभयो टन्न भात खाएर बस्नुभयो है आफ्नो स्वास्थ्य भन्दा ठुलो अरू के छ र होइन सोनी होइन प्रसन्नाजी अनि व्रत कहिले बस्नुहुन्न ए अनि के छ अरू नयाँ नौलो खबर प्रसन्नाको के गर्नुहुन्छ प्रसन्ना हजुर म पढ्दै पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ टेन टेनमा भनेपछि त अब एसएलसी है हजुर एसएलसी होइन तपाईँको अब अनि अहिले त बिदा छ होला नि है छैन आज बोर्डिङ छ बोर्डिङ छ ए बोर्डिङमा हो हजुर अब जानुहुन्छ बोर्डिङ बोर्डिङ गएर आउनु भएको होइन आज नभएको आज के को बिदा त नि होइन आज अन्त्य जाने काम थियो त्यही भएर ए त्यस्तो अन्त्य जानलाई बोर्डिङ किन हाप्नु भएको त नि इमर्जेन्सी यस्तो इमर्जेन्सी परेर घर बस्दा पनि प्रश्न नानी भने रेडियो अर्पणलाई सम्झिनु भयो है धेरै धेरै धन्यवाद है अनि प्रसन्नाजी अनि दिनहरू कसरी बितिरहेछन् होइन हजुर प्रसन्नाजी तपाईँले तपाईँको आफन्तजनलाई सम्झनाए सन्देश दिन सक्नुहुन्छ प्रसन्नाजी तपाईँले तपाईँका आफन्तजनलाई सम्झनु भनेको सफल अफ अल पर्व थप्यो हजुर धन्यवाद अनि मेरो फ्यामिलीलाई हजुर मलाई हुन्छ प्रसन्नाजी कार्यक्रममा आउनुभयो अहिले पनि हामी छुट्टिन्छौँ नमस्कार नमस्कार हजुर प्रसन्ना प्रसन्ना पौडेल हुनुहुन्थ्यो बकुलरबाट उहाँसँग पनि कुराकानी भयो तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने आउनुहोस् हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ फोन नम्बर रहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस अर्को नम्बर रहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउँदै गर्नुहोला अहिले पनि एउटा सांगीतिक आवाजलाई जोड्नु पर्छ भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ हाम्रो राज्यको रोचाइमा बस्ने गर्दछन् त्यसो त प्रोग्राम जसवर फर इन्सिमका गीतहरू होइन अब भने एउटा मिठो गीत बजाउँछु है भनेर इसारा गर्दै हुनुहुन्छ प्रविधिबाट हाम्रो राज्यले पक्कै पनि राज्यको रोचाइमा रमाइलो गीतहरू हुने गर्दछ साङ्गीतिक आवाजपछि फेरि पनि तपाईँलाई स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज हामी छौ तपाईँको साथमा म अनिता र अनि म सुजिता तपाईँ यति बेला सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको नियमित प्रोग्राम जस्ट फर तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ आउन सक्नुहुन्छ दुईवटा फोन लाइन हामीले खुला गरिसकेका छौं शून्य छप्पन्न पाँच त्रिसठी तीन सय बत्तीस अनि शून्य छप्पन्न पाँच त्रिसठी तीन सय तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौं र यति बेला कोही मित्र आउनु भएको छ कहाँबाट को हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौं हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कुमरोजबाट शालिग्राम पण्डित हजुर शालिग्रामजी के छ तपाईँको नयाँ नौलो खबर अनि आज व्रत बस्नु भएको छ के खाना खाइसक्नुभयो शालिग्रामजी आराम हुनुहुन्छ के छ कुम्रोतिरको हालखबर शीतल भयो होला है कुम्रोतिरको सम्पूर्णलाई हाम्रो सम्झना भनिदिनु है अनि तपाईँ कति पढ्नुहुन्छ कतिमा पढ्नुहुन्छ एघारमा भर्खर पढेर आउनु भएको हो हजुर अरू नयाँ दिनहरू कसरी बिताउने गर्नुहुन्छ रेडियो अर्पण सुन्यो होइन कतिको सुन्नुहुन्छ रेडियो अर्पण हल्का सुन्नुहुन्छ <laughs> पानी परिरहेछ शीतल छ है आज पहिलो पटक हो प्रोग्राम जस्ट फर इन्जोयमा आउनु भएको तपाईँ हजुर आज आउनु भएको को लागि दिनु सम्झना सन्देश केही छ भने दिन सक्नुहुन्छ शालिकरामजी हजुर धन्यवाद पण्डित भनेर चिन्ने सम्पूर्णको लागि है त अहिले पनि हामी छिटिन्छौँ अन्य प्रोग्राममा आउँदै गर्नु होला है त नमस्कार नमस्कार उहाँ हुनुहुन्थ्यो कुम्रोजबाट शालिग्राम पण्डित र आज प्रोग्राम जस्ट फर यो प्रोग्राममा चाहिँ चारजना साथीहरू आउनुभयो नि त ऋषि अधिकारी आउनुभयो भण्डाराबाट त्यसै गरी सोनिया भट्टराई टाँडीबाट प्रसन्ना पौडेल आउनुभयो बक्लोरबाट अनि भर्खरै कुम्रोजबाट शालिग्राम पण्डित आउनु भएको थियो र प्रोग्राम जस्ट फर इन्जोयमा आउने चारवटा मित्रलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनेर हामीलाई साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन र हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म श्रोता समक्ष पुर्याउनको लागि प्रविधि कक्षमा रहेर साथ दिने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ आजको यो बसाईबाट पनि हामी छुटिन्छौ म अनिता अनि म सुचिता साथ विदा हुन्छौ नमस्कार Train நான் தர कवि कविज्यू बढ्यो मनको चाहना भन्दी लुट्न कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छनी हरे कृष्ण हरे राम सुनचाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्ट जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात